नमस्कार हामी शिक्षा मन्त्रालय शैक्षिक जनशक्ति विकास केन्द्र ठिमी भक्तपुरबाट सञ्चालित शैक्षिक कार्यक्रमबाट बोलिरहेका छौं यो कार्यक्रम प्रत्येक शनिबार बेलुकी सात तीसदेखि सात पैंतालिस बजेसम्म रेडियो नेपालबाट प्रसारण हुने गर्दछ यस कार्यक्रममा हामी तपाईँ शिक्षक विद्यार्थी अभिभावक लगायत सम्पूर्ण शैक्षिक सरोकारवालाहरूलाई हार्दिक स्वागत गर्दछौ श्रोतावृन्द यो कार्यक्रम यहाँले चाहेको समयमा शैक्षिक जनशक्ति विकास केन्द्रको website W W W dot NCD dot GOV dot एनपीमा पनि सुन्न सक्नुहुनेछ श्रोतावृन्द आजको कार्यक्रममा हामी प्रस्तुत गर्दैछौ शैक्षिक गतिविधि र गत हप्ता प्रसारण भएको बहुभाषी शिक्षा सम्बन्धी परिसंवाद कार्यक्रमको बाँकी भाग आदरणीय श्रोताबिन कार्यक्रमको आरम्भमा प्रस्तुत गर्दैछौ दुई हजार उनसत्तरी सालको एसएलसी परीक्षा सम्बन्धी जानकारी उमा बुढाथोकीबाट दुई उनसत्तरी साल चैत्र एक गतेबाट सञ्चालित यस वर्षको एसएलसी परीक्षाको परीक्षाफल दुई हजार सत्तरी साल जेठ अठाइस गते प्रकाशन गरिएको छ यस वर्षको एसएलसी परीक्षामा नियमित तर्फ चार लाख तीन हजार नौ सय छत्तीस विद्यार्थी सम्मिलित भएका थिए जसमध्ये एक लाख सतसठी हजार नौ सय पैंतिस एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् त्यसै गरी एक्जामटेडतर्फ एक लाख सात हजार दुई सय उन्तिस विद्यार्थी परीक्षामा सामेल भएकोमा आठ हजार तीन सय अठार सात दशमलव सात छ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् यस वर्षको एसएलसी परीक्षामा महिलाहरू नियमित तर्फ एकात्तर हजार चार सय एकासी र तर्फ चार हजार चार सय सन्तानब्बे उत्तीर्ण भएका छन् दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि पूरक परीक्षाको व्यवस्था गरिएको छ र उक्त परीक्षा दुई हजार सत्तरी साउन बीस गतेदेखि दुई हजार सत्तरी साउन सत्ताइस गतेसम्म सञ्चालन हुने गरी तोकिएको छ दुई हजार अडसठी सालको एसएलसी परीक्षामा सत्तालिस दशमलव एक छ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका थिए भने दुई हजार पैसठी सालमा अडसठी दशमलव चार सात प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा त्यसपछि क्रमशः उत्तीर्ण प्रतिशत घट्दै गइरहेको देखिन्छ सरकारले विद्यालय शिक्षामा सुधार गर्न विद्यालय क्षेत्र सुधार कार्यक्रम मार्फत कार्यक्रम सञ्चालन गरिरहेको छ शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्नका लागि शैक्षिक जनशक्ति विकास केन्द्र मार्फत शैक्षिक तालिम केन्द्रहरूबाट शिक्षक पेशागत विकास कार्यक्रम सञ्चालन गरिरहेको छ शिक्षामा गरेको लगानीको उचित परिणाम हासिल गर्न शिक्षक विद्यार्थी शिक्षा मन्त्रालय र अन्तर्गतका निकाय निकायहरूको साथसाथै सम्पूर्ण अभिभावकहरू जिम्मेवार हुनुपर्दछ श्रोताबिन अब हामी प्रस्तुत गर्दैछौ गत हप्ता प्रसारण भएको बहुभाषी शिक्षा सम्बन्धी परिसंवाद कार्यक्रमको बाँकी अंश यो परिसंवाद कार्यक्रम सञ्चालन गर्दै हुनुहुन्छ उपनिर्देशक माया राई श्रोतावृन्द हामी बहुभाषिक शिक्षा सम्बन्धमा परिसंवाद सञ्चालन गरिरहेका छौं र हामीसँग हुनुहुन्छ शिक्षा विभागका महानिर्देशक डाक्टर लवदेव अवस्थी शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक डिली रिमाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू डाक्टर योगेन्द्र प्रसाद यादव डाक्टर हेमङ्ग राज अधिकारी र डाक्टर विष्णु सिंह राई डाक्टर राई अधिकांश विद्यालयहरूमा धेरै भाषा बोल्ने विद्यार्थीहरू एउटै कक्षामा हुन्छन् यस्तो अवस्थामा कस्तो शिक्षण विधि अपनाउन सकिन्छ जति पनि अहिलेसम्म एमएलएका प्र्याक्टिस भएका छन् अरू देशहरूमा जुन हामीले हेर्छौ पढ्छौँ त्यहाँ चाहिँ वास्तवमा सबै इमिग्रेसन एउटै भाषीहरू बढी जस्तो हुन्छन् हाम्रो देशको एउटा यो बडो युनिक अवस्था हो अब यसमा चाहिँ केही प्र्याक्टिस भए पनि राखेका छन् हाम्रा टिचरहरूले आफ्नै हिसाबले पनि गरिरहेछ शिक्षकहरूले तर यसको समस्या सबभन्दा ठूलो के छ भने शिक्षक चाहिँ बहुभाषी हुनुपर्छ अब तपाईँले तीन भाषा चार भाषा बोल्ने विद्यार्थी छ भने तीन चार भाषा बोल्ने चाहिँ त्यो शिक्षक पनि हुनु पर्यो त्यो चाहिँ सबभन्दा प्रमुख कुरा हो र त्यसपछि त्यो शिक्षकले उसलाई प्रशिक्षण दिएर कसरी ग्रुपिङ गरेर एउटा ग्रुपलाई उसको मातृभाषामा कार्य दिने अर्कोलाई के गर्ने त्यो चाहिँ मिलाउन सकिन्छ अब चाहिँ त्यहाँ तीसवटा विद्यार्थी छ भने दुईवटा एउटा भाषा बोल्ने र पच्चिसवटा एउटा भाषा बोल्ने छ भने केलाई प्राथमिकता दिने त्यो पनि हामीले सोच्नु पर्ने हुन्छ होला डाक्टर यादव अब बहुभाषिक शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले शिक्षक व्यवस्थापनमा कस्तो नीति ल्याउन आवश्यक देख्नुहुन्छ मेरो दृष्टिकोणमा आइडियल सिचुएसन के हुन सक्छ भने सबभन्दा पहिले नेपालमा बोलिने मातृभाषाहरूको तथ्याङ्कको आधारमा नेपालका स्कुलहरू छन् त्यसमा निड एनालिसिस हुनुपर्छ निड एनालिसिस भन्नाले ती भाषाहरू जान्ने शिक्षकहरू चाहियो एउटा पूर्ति त यो पनि हुन सक्छ कि गैर मातृभाषीहरू पनि एउटा कुनै खास भाषा सिकेर त्यो काम त्यहाँ चलाउन सकिन्छ कुनै केसमा यदि होइन मातृभाषी शिक्षक उपलब्ध छैन भने त्यहाँ नियुक्ति यो शिक्षा मन्त्रालयले त्यसको तथ्याङ्क बनाएर एउटा अनुसन्धान नै गरेर त्यहाँ कति मातृभाषी शिक्षकको आवश्यकता छ त्यसको पूर्ति गर्नुपर्ने यसो गर्दाखेरि के भयो कि अलिअलि अप्ठ्यारो के हुँ एकैपटक धेरै मातृभाषी शिक्षकको आवश्यकता पर्न सक्छ त्यसमा मैले एउटा यो हाम्रो साउथ इस्ट एसियन कन्ट्रिजमा त्यहाँ प्र्याक्टिस भइरहेको छ कि एकैपटक सबै भाषामा नसुरु गरेर भाषाहरूको पर्सेन्टेज हेरेर तिन चारवटा ग्रुपमा बाँट्न सकिन्छ होइन पहिले भनौँ न कि उन्नाइसवटा भाषामा उन्नाइसवटा भाषा भने एक पर्सेन्टसम्म बोल्ने एक लाख जनसङ्ख्यासम्म बोल्ने त्यसपछि तल आउने दस हजारसम्म आउने पाँच हजारसम्म आउने यसरी यसरी गर्न सकिन्छ त्यसैले एकैपटक बहुभाषिक शिक्षा एकैपटक सबै भाषाका लागि लागू नगरेर यस्तो मेजरदेखि अलि माइनोरिटी ल्याङ्ग्वेजहरूतिर आयो भने मलाई लाग्छ कि यो अन्तमा यस समस्याको समाधान हुन सक्छ त्यसैले मेरो विचारमा कि अब ग्रेजुअली यसलाई एमएलईलाई इन्ट्रोड्युस गरौँ र सक्सेस स्टोरिजहरू केही बनाऊ कमसे कम दसवटा भाषामा पनि त्यसले के हुन्छ एउटा सन्देश एउटा पोजिटिभ एउटा सकारात्मक सन्देश यसले दिन्छ डाक्टर यादवले सफल अभ्यासबाट पनि शिक्षकहरूलाई बहुभाषिक शिक्षाप्रति उन्मुख गराउन सकिन्छ भन्नुभयो कार्यकारी निर्देशक ज्यू अब सरकारले बहुभाषिक शिक्षा मैत्री शिक्षक भर्नामा सुधार ल्याउन के गर्न सकिन्छ होला अहिलेको हाम्रो अवस्था चाहिँ कस्तो छ भने हामी दुई तिन वर्षदेखि बहुभाषी मातृभाषी भनेर ट्रेनिङका कार्यक्रमहरू शिक्षक तयारीका कार्यक्रमहरूलाई हामीले अघि बढाएका छौँ र अझ आगामी वर्षमा सेवा प्रवेश तालिमका कुरा पनि हामी अघि बढाउन लाई प्रस्ताव गरिरहेको अवस्था छ अब करिब करिब हामीले अहिलेसम्म दस हजार जति शिक्षकहरूलाई मातृभाषी बहुभाषी भनेर सामान्य किसिमको एउटा दस दिनको तालिम चाहिँ हामीले सञ्चालन गरिसकेको अवस्था छ र त्यो तालिमका कुरा अनि कक्षा सञ्चालनका अभ्यासहरू यिनीहरूलाई जोडेर तालिमकै टिचर प्रिपरेसनकै कुरालाई अलिकति पुनरावलोकन गरेर अघि बढ्नुपर्ने आवश्यकता देख्छु म यो पाटोमा हेर्दाखेरि अब यहाँ अलिकति यस वर्षको एउटा राम्रो पक्ष के छ भने मातृभाषाकै शिक्षक नभने पनि यो आउने वर्षको चाहिँ हामीले अलि राम्रो मान्नुपर्ने शिक्षक सेवा आयोगले विज्ञापन गर्दा विभिन्न जनजाति पछि परेको समुदाय भनेर जुन ऐन नियममा जुन किसिमको व्यवस्था थियो त्यो व्यवस्थाबाट आरक्षित प्रकृतिका विज्ञापन पनि भएका छन् र त्यसबाट पनि फरक भाषिक पृष्ठभूमि भएका फरक क्षेत्रमा बसोबास गर्ने विशेष प्रकृतिका शिक्षकहरूको प्रवेश हुने सम्भावना छ त्यो सम्भावनाले यो मातृभाषा बहुभाषाको शिक्षण सिकाइलाई अघि बढाउनलाई त्यसले थप मद्दत गर्छ भन्ने लाग्छ मलाई र शिक्षक तयारीमा अलिकति जोड दिनुपर्छ होला र अब मायाजीले उठाउनु भएको संरक्षण गर्ने कुरा छ अल्पसंख्यकहरूका भाषाहरू छन् अब ती भाषाहरू एकदमै थोरै मान्छेले बोल्ने साना साना समूहमा भाषाहरूको उपयोग भइरहेको अवस्था छ तर त्यसलाई अहिले विद्यालय प्रणालीमा मातृभाषाकै हिसाबले अभ्यास गराउन सबै ठाउँमा अहिले भएको अभ्यासमा त्यो खालका समुदायहरूको प्रवेश हुन सकेको अवस्था छैन यसका लागि चाहिँ विशेष रूपले विश्लेषण गरेर त्यस्ता समुदाय भएका ठाउँमा कस्तो किसिमको भाषिक सिप शिक्षकलाई जरुरी पर्छ शिक्षकले कक्षा सञ्चालन गर्दा कक्षाको व्यवस्थापन गर्दा र त्यो पृष्ठभूमिका एकदमै अल्पसंख्यक पृष्ठभूमि भएका बालबालिकाहरू कक्षामा छन् भने त्यस्ता बालबालिकाहरूलाई उसले कसरी सम्बोधन गर्नुपर्छ भन्ने हिसाबले अलिकति हेर्ने किसिमका सिप र कुशलताहरू भएको शिक्षक तयारी चाहिन्छ भन्ने मलाई लाग्छ त्यो चाहिँ हामीले शिक्षकको कक्षामा आएका विद्यार्थीको कुरा भयो तर यस एकदमै पछि परेको समुदाय छ अत्यन्त थोरै वक्ताहरू छन् तर भाषा छ भाषा प्रयोगमै छ भने त्यस्तो भाषाको संरक्षण सम्वर्धन र त्यसको विकासका लागि चाहिँ मलाई लाग्छ कहीँ न कहीँबाट थालनी गर्नुपर्छ त्यस्तोलाई कसरी संरक्षण गर्ने त्यसको नीतिगत हिसाबले त्यसको चाहिँ संरक्षणको हिसाबले त्यसका साहित्यिक र त्यसका चाहिँ लिपिको प्रयोगको कुरा साहित्यको संरक्षणको कुरा त्यसको सांस्कृतिक प्रचलनलाई चाहिँ संरक्षण सम्वर्धन गर्ने कुराहरूलाई जोडेर भाषाको नीति त्यस्ता भाषाहरूको उत्थान गर्ने पद्धतिमा कसले अघि बढ्ने हो हामी शिक्षा मन्त्रालयमा काम गर्ने हामीहरूले चाहिँ कक्षामा आएका बालबालिकाको कुरालाई बढी ध्यान दिँदा रहेछौँ त्यसैले समुदायको उत्थानका लागि समुदायकै भाषा विकासको लागि चाहिँ अर्को निकायले त्यस क्षेत्रमा प्रवेश गर्नुपर्छ र अर्को निकायले त्यसलाई अघि बढाउनुपर्छ भन्ने लाग्छ मलाई र जहाँसम्म विद्यालयमा आएका विद्यार्थीहरूको कुरा छ त्यो विद्यार्थीलाई सम्बोधन गर्न सक्ने शिक्षक तयारी शैक्षिक जनशक्ति विकास केन्द्रले गर्ने त्यसका लागि चाहिने पेडागोजिकल सिपका कुराहरू त्यसका अरू सन्दर्भका कुराहरू चाहिँ विद्वत समुदायहरूबाट चाहिँ लिने र त्यसको व्यवस्थापनको पक्षलाई शिक्षा विभागले हेरिदिने गर्यो भने हामी त्रिपक्षीय हिसाबले यसलाई चाहिँ सुधार गर्न सक्छौँ र अपेक्षित माग चाहिँ पूरा गर्न सक्छौँ र सफल स्टोरीलाई हामीले ल्याउन सक्यौं भने हामीलाई अघि बढ्नलाई बाटो देखाउँछ भन्ने लाग्छ मलाई महानिर्देशकज्यू अहिलेसम्म छलफललाई दृष्टिगत गरी मातृभाषामा पठन पाठन गर्न पाउने बाल बालिकाहरूको अधिकार सुनिश्चित गराउन शिक्षा विभागले कस्तो योजना बनाएको छ घर परिवार र विद्यालयको बीचमा केही अझै पनि खाडल छ त्यो खाडल पूरा गर्ने भनेको भाषाले नै हो भन्ने चाहिँ एउटा त्यो सन्देश यसबाट प्रष्ट भएको देखिन्छ र त्यसमा कुन भाषा कुन ठाउँमा कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ अलिकति पेडोगोजिकली जनरल किसिमको सोचबाट जाने भन्दा पनि स्थानीय तहमा त्यसलाई कसरी हामीले उपयोग गर्न सक्छौ त्यो पछि चाहिँ बढी अहम रहन्छ र शिक्षकको जुन भूमिका छ शिक्षकलाई हामीले उसका तौर तरिकाहरू तयारी गर्ने कुराहरूमा हामी अत्यन्त सकारात्मक छौँ शैक्षिक जनशक्ति विकास केन्द्र शिक्षा विभाग भनेका एउटै संयन्त्रका अवयव भएको कारणले हामीले शिक्षकलाई प्रभावकारी रूपमा कसरी परिचालित गर्ने भन्ने चाहिँ सामूहिक दायित्वमै अगाडि सरेर जानुपर्ने हुन्छ हामी जिल्ला तहमा कुन विद्यालयमा कस्तो भाषिक पृष्ठभूमिको शिक्षक चाहिन्छ भन्ने कुरा चाहिँ जिल्ला शिक्षा अधिकारीको अथवा त्यहाँको स्थानीय प्रशासनको व्यवस्थापनको कार्यक्षेत्रमा पर्ने भएको कारणले हामीले ती कुराहरूको विभागबाट मन्त्रालयबाट निर्देशन दिएर सहज बनाउने त्यो प्रचुर सम्भावना त्यसले पनि देखाएको छ र अन्तमा मैले एउटा चाहिँ के अनुरोध गरेँ भने यी सबै कुरा चाहिँ सरकारले मात्रै गरेर सम्भव पनि हुन्न यो त अत्यन्त राज्यको राष्ट्रिय एउटा अभियानमा सर्वपक्षीय सहयोग त्यो आवश्यक पर्ने भएको कारणले चाहिँ हामीले अब वातावरण निर्माण गर्ने अथवा शिक्षा मन्त्रालय शिक्षा विभाग शैक्षिक जनशक्ति विकास केन्द्रले आफ्ना एजेण्डामा चाहिँ अरूलाई कसरी सरी गराउने भन्ने त्यो हाम्रो दायित्व रहन्छ नि तर त्यसको साथसाथै जो यसमा जोडिएका सरोकारवाला पक्ष छन् त्यसको लागि विश्वविद्यालयका प्राज्ञ समुदायका त्यस्तै गरिकन स्थानीय तहमा सम्बन्धित मातृभाषी समूहका जो क्रियाशील साथीहरू हुन्छ उहाँहरूको सहयोग हो र त्यसभन्दा बढी मलाई चाहिँ के भने स्थानीय सरकारको भूमिका पनि अत्यन्त महत्वपूर्ण छ र अन्तमा चाहिँ मैले एउटा अनुरोध के गरेँ भन्दाखेरि हामीले यी कुराहरूको यस्तै हुनुपर्छ भन्ने त्यो सोचबाट भन्दा पनि हाम्रो जुन अहिलेको प्रयास छ त्यो प्रयासमा निर्देशिका बनेको छ केही प्रयासहरू हामीले अगाडि बढाएका पनि छौँ र त्यसलाई सबैको साथ सहयोग लिएर अगाडि जानुपर्छ भन्ने यिनै भावना साथ सर्वप्रथम हाम्रो चाहिँ केन्द्रमा राख्नु पर्ने विद्यार्थीलाई नै हो बाल बालिकाको हितलाई कसरी हामीले चाहिँ अगाडि बढाउने सिकाइलाई कसरी सुनिश्चित गर्ने भन्ने यसको प्रमुख उद्देश्य भएको कारणले जुन कुराहरूको उठान भएको छ त्यो उठान भएकै आधारमा चाहिँ शिक्षा विभाग अगाडि बढ्न एकदम प्रयत्नरत रहन्छ भन्ने मैले त्यो विश्वास दिन चाहे अन्त्यमा कार्यकारी निर्देशक ज्यू शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षक प्रशिक्षक तयारीको लागि कस्तो अभ्यासहरू गरेको छ हामीले अहिले यो विगत समयदेखि करिब करिब दस हजारको हाराहारीमा मातृभाषी र बहुभाषी शिक्षकहरू तयारीका कामहरू गरेका छौँ अघिल्ला वर्षहरूमा चार हजार तीन सय पचास कोटा जति हामीले शिक्षक तयारीका लागि पठाएका थियौँ अडसठीसम्म भने उनासत्तरीमा हामीले करिब पाँच हजार पाँच सय छैसठीजना शिक्षकलाई तब भाषामा तालिम दिने गरी हामीले चाहिँ कोटाहरू जिल्लाहरूमा पठाएका छौँ र यी कोटाहरू वास्तवमा तालिम केन्द्रहरू मार्फत यी कार्यक्रमहरू चाहिँ सञ्चालन गर्ने गरी पठाइएको छ र यी कुटाहरू पठाउँदाखेरि खास गरी अहिलेको अभ्यासलाई जोडेर शिक्षक तयारी कसरी गर्ने भन्ने हिसाबले मात्रै यिनीहरू अघि बढेका छन् यी तालिमका कार्यक्रमले प्रारम्भिक तहमा शिक्षकले मातृभाषाका पृष्ठभूमिका विद्यार्थीहरू छन् तिनीहरूलाई कसरी शिक्षण गर्ने कसरी अघि बढाउने भन्ने कुराहरू शिक्षकहरूले गर्ने अभ्यास छ तर तिनीहरूलाई थप सिपहरू थप कुशलताहरूको जरुरी छ र आउने वर्षका कार्यक्रमहरूमा हामीले थप सिप र थप कुशलता दिने गरी अघि बढ्नुपर्छ भन्ने दृष्टिकोणले शैक्षिक जनशक्ति विकास केन्द्रले शिक्षक तयारीका लागि काम गरिरहेको अवस्था छ हस्त यहाँसम्म आएर बहुभाषिक शिक्षाका सन्दर्भमा आफ्नो अमूल्य विचारहरू राखिदिनुभयो यहाँहरू सबैलाई शैक्षिक जनशक्ति विकास केन्द्र र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु आजको यस शैक्षिक कार्यक्रमबाट माया राई उमा बुढाथोकी प्राविधिक साथी राज श्रेष्ठको साथै म विनितालाई पनि विदा दिनुहोस् नमस्ते